एकै रातमा बत्तीस जनाको ज्यान जाने गरी आएको बाढीबाट पीडितहरूद्वारा यसै आर्थिक वर्षमा पुनस्थापना माग एक सय नौ पटक ज्ञापन पत्र बुझाउँदा पनि व्यवस्था गरेको भन्दै सरकार विरूद्ध उत्रने चेतावनी प्रदेश नम्बर सातमा अधिकतम छ्यासीवटा स्थानीय तहको संख्या निर्धारण सबैभन्दा बढी कैलाली र सबैभन्दा कम डडेलधुरामा तोकियो आर्यघाटबाट प्रहरी लगेको सबको पोस्टमार्टम पछि अन्तिम संस्कार गरियो डडेलधुरामा छ वर्षका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन र नौ घोषणा घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको सुदूरपश्चिम सम्मेलन सम्पन्न अब कक्षा दसमा एसएससी र कक्षा बाह्रमा एसएलसी परीक्षा दिनुपर्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु एक दशक पहिले बाढ़ी पहिरो पीड़ित बनेका डडेलद्वाको साबिकको जोगबुडा र शीर्ष गाविसका नागरिकले यसै आर्थिक वर्षमा पुनस्थापनाको माग गरेका छन् विक्रमसम्म दुई हजार पैसठी सालमा रंगुन र पन्तुरा नदीमा आएको बाढ़ीबाट विस्थापित भएका हालको परशुराम नगरपालिकाको वडा नम्बर छमा पर्ने साबिकको जोगबुडा गाविसको वडा नम्बर दुईका उनासाठी परिवारहरू तथा विक्रमसम्म दुई हजार बासठी सालमा आएको बाढ़ी पहिरोका कारण विस्थापित बनेका हालको परशुराम नगरपालिकाको वडा नम्बर दुई र तीन रहेको साबिकको शीर्ष गाविसको नम्बर दुई तीन चार र पाँचमा बसोबास गर्दै आएका पैंतिस परिवारहरूले हिजो जिल्ला प्रशासन कार्यालय डडेलधुरामा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहलाई ज्ञापन पत्र बुझाउँदै यसै आर्थिक वर्षमा पुनस्थापनामा समेट्न आग्रह गरेका हुन् साबिकको शीर्ष गाविसको शीर्ष गाडमा दुई हजार बासठी सालमा पहिरो खस्दा पानी थुनिएर एकै रातमा बत्तीस जनाको ज्यान गएको थियो दुई सालमा सिरसर दुई हजार पैसठी सालमा जोगबुडा गाविसमा आएको बाढ़ी र पहिरोका कारण विस्थापित बनेका चौरानब्बे परिवारहरूको पुनस्थापनाको माग गर्दै हिजो जोगबुडा बाढ़ी पीड़ित संघर्ष समिति र शीर्ष पहिरो पीड़ित संघर्ष समितिले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा तेइसौं पटक ज्ञापन पत्र बुझाउँदै कार्यान्वयन हुन नसकेको पुनस्थापना कार्यको अवस्थाको जानकारी गराउन आग्रह गर्दै चालू आर्थिक वर्षमै पुनस्थापना गरिदिन आग्रह गरेको हो पीड़ितहरूका संघर्ष समितिले अहिलेसम्म जिल्ला प्रशासन कार्यालय प्रधानमन्त्रीको कार्यालय मन्त्रालय स्तर राजनीतिक पार्टी राष्ट्रिय योजना आयोग लगायत गरी एक सय नौ पटक ज्ञापन पत्र बुझाइसकेका छन् नेपाल सरकारका विभिन्न मन्त्रालयमा मात्रै पनि संयुक्त रूपमा अडतिस पटक ज्ञापन पत्र बुझाइसकेका दुवै संघर्ष समितिहरूले पन्ध्र पटक प्रधानमन्त्रीको कार्यालयमा समेत ज्ञापन पत्र बुझाइसकेको भए पनि पुनस्थापनाको काम अगाडि नबढ़ाइएको भन्दै दुःख व्यक्त गरेका छन् ज्ञापन पत्र मार्फत बाढ़ी पहिरोबाट विस्थापित चौरानब्बे परिवारको आवास लगायत अन्य आधारभूत अधिकारको ग्यारेन्टीका लागि तत्काल जग्गा खरिद प्रक्रिया अगाडि बढ़ाउन आग्रह गरिएको छ विस्थापित चौरानब्बे परिवारको लागि तीन करोड़ चौतिस लाख पचहत्तर हजार रकम आवश्यक रहेको भन्दै एक दशक पहिले विस्थापित भएका चौरानब्बे परिवारहरूले पुनस्थापनाको आशमा हिजो एक पटक ज्ञापन पत्र बुझाएका हुन् साथै फेरि पनि महापौरको व्यवस्था गरिए सर्वोच्च अदालतसम्म पुग्ने तथा अन्य आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने भन्दै सरकारलाई चेतावनी समेत दिएका छन् शीर्ष पहिरो पीड़ित संघर्ष समितिका संयोजक प्रजापति नाथले वर्षौंदेखि सरकारले गरेको व्यवस्था दोहोरिएमा यो विषयलाई लिएर सर्वोच्च अदालतसम्म पुग्ने चेतावनी दिनुभयो यस्तै जोगबुडा बाढ़ी पीड़ित संघर्ष समितिका संयोजक नरबहादुर बमले पनि दुई सालमा पहिलो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक प्रभावित क्षेत्रमा निरीक्षण गरेको र हाल उहाँ नै प्रधानमन्त्री रहेकाले उहाँले नै पीड़ितको घाउमा मलम लगाउने काम गर्नुपर्ने बताउनुभयो हालसम्म मन्त्रालयबाट पीड़ितको शीर्षकमा करोड़ रकम विनियोजन गरिएको भए पनि मन्त्रालय गाड़ी खरिद तलब भत्ता लगायतमा खर्च गरेको पाइएको शीर्ष पहिरो पीड़ित संघर्ष समितिका संयोजक नाथले जानकारी दिएका छन् स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तह पुनर्संरचनाको कार्यविधि तयार पार्दै संख्या तोकेको छ आयोगले यो पटक न्यूनतम र अधिकतम गरी संख्या तोकेको छ न्यूनतम सीमा पाँच सय सात छ भने अधिकतम सीमा सात सय चौवालिस रहेको छ साथै सबै जिल्लालाई पनि न्यूनतम र अधिकतम संख्या तोकिएको छ प्रदेश नम्बर सातमा न्यूनतम सीमा उनासाठी तोकिएको छ भने अधिकतम सीमा छ्यासी तोकिएको छ जस अनुसार प्रदेश नम्बर सातका नौटै जिल्लामा न्यूनतम र अधिकतम सीमा तोकिएको छ स्थानीय तह पुनर्संरचना आयोगका अनुसार बाजुरामा न्यूनतम सातवटा तह तोकिएको छ भने अधिकतम नौवटा तोकिएको छ त्यस्तै बझाङमा आठदेखि एघार डोटीमा छदेखि नौ अछाममा सातदेखि दसवटा तह तोकिएको छ यस्तै दार्चुलामा न्यूनतम सात निर्धारण गरिएको छ भने अधिकतम नौ निर्धारण गरिएको छ बैतडीमा सातदेखि दसवटा तह तोकिएको छ डडेलधुरामा न्यूनतम चार तोकिएको छ भने अधिकतम छवटा तह तोकिएको छ यस्तै कञ्चनपुरमा न्यूनतम चार तोकिएको छ भने अधिकतम नौ निर्धारण गरिएको छ भने कैलालीमा न्यूनतम नौ तोकिएको छ भने अधिकतम तेह्र तह निर्धारण गरिएको छ यस अनुरूप प्रदेश नम्बर सातमा बन्न सक्ने सबैभन्दा बढी गाउँपालिका तथा नगरपालिका कैलालीमा तोकिएको देखिएको छ भने सबैभन्दा कम डडेलधुरामा तोकिएको देखिएको छ आगले जिल्ला प्राविधिक समितिहरूलाई कार्तिक बीस गतेभित्र प्रतिवेदन बुझाउन भनेको छ सबै जिल्लाबाट तोकिएको समयमा प्रतिवेदन आए मंगिर पहिलो सत्ताभित्र सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य रहेको आयोगका एक सदस्यले बताएका छन् दाह संस्कार गर्न आर्यघाट लगिएको छ अब हत्याको आशंकामा प्रहरले लिएर पोस्टमार्टम गरेपछि आफन्तलाई बुझाइएको छ सब परीक्षणपछि आफन्तले सबको अन्तिम संस्कार गरेका छन् धनगढ़ी उपमहानगरपालिका दुई पुरानो भन्सार रोडका चालिस वर्षीय नारायण उपाध्यायको शवलाई मोहन आर्यघाटबाट प्रहरले नियन्त्रणमा लिई परीक्षणका लागि सेत्याञ्चल अस्पतालमा पुर्याएको थियो उपाध्यायको एकाक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरलाई खबर गरेपछि आर्यघाट पुर्याइएको छ प्रहरले नियन्त्रणमा लिएको थियो हत्याको आशंकामा मृतकी श्रीमती दुर्गा उपाध्याय र उनको नाता पर्ने सालो बिमाल उपाध्यायलाई पक्राउ गरिएको छ उनीहरू दुवैलाई कर्तव्य अन्तर्गत मुद्दा चलाई म्याद थप गरिएको प्रहरले जानकारी दिएको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले कर्तव्य जान मुद्दामा सात दिने म्याद थप गरेको बताएका छन् आइतबार सरकारी वकिल समक्ष दुवैजनाको बयान लिने उनले बताएका छन् त्यसपछि मात्रै आधिकारिक तथ्य बाहिर आउने प्रहरले जनाएको छ जिल्ला शिक्षा कार्यालय डडेलधुराले आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको अवधिमा सञ्चालन हुने कार्यक्रमहरूको बारेमा जिल्लास्थित बीच जानकारी गराएको छ जिल्ला शिक्षा कार्यालय डडेलद्वारको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संचारकर्मी विभिन्न शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरदेखि डडेलद्वार जिल्लामा छ वर्षका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन भइरहेको समेत उक्त कार्यक्रममा जानकारी दिएको छ कार्यक्रम अन्तर्गत विभिन्न नौवटा कार्यक्रम रहेको जानकारी दिएको छ कार्यक्रमका सहभागीहरूले समीक्षा कार्यक्रममा उठेका महत्वपूर्ण विषयहरूको कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन् जिल्ला शिक्षा कार्यालयद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरूमा अनुगमनको कमी भएकाले भोलिका दिनमा अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने सहभागीहरूले सुझाव दिएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot Unity खबर सुनिरहनु भएको छ बैतडीको कटोस पानी सित्तर रिम गाविस जोड्ने धार्मिक पर्यटन मार्ग निर्माणको हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ नेपाल पत्रकार महासंघ शाखा बैतडीका अध्यक्ष नरेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त बाह्र किलोमिटर सड़क उद्घाटन गरिएको हो कटोस पानी रिम र सित्तर गाविसका जनताहरूको पहलमा उक्त सड़क निर्माणको उद्घाटन गरिएको उपभोक्ता समितिका अध्यक्ष तारासिंह कोणले बताएका छन् धेरै धार्मिक क्षेत्र रहेको उक्त क्षेत्रमा सड़क पुर्याई पर्यटनको सम्भावनालाई थप बढियो बनाउने उद्देश्यले सड़क निर्माण गर्न लागि हो नेपाल प्रेस युनियनको सुदूरपश्चिम सम्मेलन डडेलधुरामा सम्पन्न भएको छ नेपाल प्रेस युनियनको अभियान भौतिक पेसागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने नाराका साथ सम्मेलन हिजो डडेलधुरा सदरमुकाममा सम्पन्न भएको हो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष विपुल पोखरेल नेपाल प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटी युनियनका उपाध्यक्ष रमेश पौडेल युनियनका सल्लाहकार शिव लम्साल युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य प्रेस युनियनका पूर्व अध्यक्ष संयोजन शाह न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका सल्लाहकार पोषण केसी नेपाल विद्यार्थी संघका अध्यक्ष तथा पत्रकार महासंघ डडेलधुवा शाखाका संस्थापक अध्यक्ष नैनसिंह महर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम नेपाल प्रेस युनियन सुदूरपश्चिम संयोजक लालबहादुर ऐरी तथा प्रेस युनियन आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो यसैबीच एक दिने सम्मेलनको बन्द सत्रबाट प्रेस युनियनले डडेलधुवा घोषणा पत्र समेत जारी गरेको छ जारी गरिएको नौ बजे घोषणा पत्रमा श्रमजीवी पत्रकारहरूको पक्षमा ल्याइएको ऐनको कार्यान्वयन हुनुपर्ने मिडिया क्षेत्रमा कार्यरतहरूको सेवा सुविधाको सरकारले निर्धारण गर्नुपर्ने लोक कल्याणकारी विज्ञापनहरूको समानुपातिक वितरण हुनुपर्ने लगायतका बुदा समेटिएको छ गोदावरी एक्सपो नेपाल भारत सांस्कृतिक पर्यटन व्यापार प्रवर्धन मेला हिजोदेखि धनगढ़ीमा शुरू भएको छ नेपाल ट्रेन व्यवसायी संघ कैलालीको आयोजनामा कार्तिक चौध गतेसम्म सञ्चालन हुने मेलाको पूर्व मन्त्री तथा माओवादी केन्द्र प्रदेश नम्बर सातका संयोजक लेखराज भट्टले उद्घाटन गर्नु भएको छ मेलामा नेपाल र भारतका प्रसिद्ध संस्कृतिहरू प्रस्तुत गरिनेछन् खानेपानीको मुहान प्रयोगमा रोक लगाएपछि बैतरीको रिम गाविस आठ समलेकमा पानीको हाहाकार भएको छ वडा नम्बर सातमा रहेको रानी पोखरी मुहानको पानी प्रयोगमा वडा नम्बर सात र नौका स्थानीयहरूले रोक लगाएपछि पच्चिस घरुरी रहेको समलेकमा पानीको हाहाकार भएको हो रानी पोखरी मुहानमा पर्याप्त मात्रामा पानी भए पनि वडा नम्बर सात र नौका स्थानीयहरूले गत असौ तेइस गते पाइप काटेर समलेकमा खानेपानीमा अवरोध पुर्याएको स्थानीय लालबहादुर कार्कीले दुखेसो गर्नुभयो खानेपानीको पाइप काटेर पानी प्रयोगमा रोक लगाएपछि गाउँका पच्चिस परिवारलाई गम्भीर समस्या भएको छ उनीहरू अहिले गाउँबाट एक किलोमिटर टाढा रहेको नाउलाबाट बोकेर पानीको जोहो गरिरहेका छन् अहिले कक्षा दसमा पढिरहेका विद्यार्थीले दिने परीक्षाको नाम सेकेन्डरी एजुकेशन सर्टिफिकेट अर्थात एसईसी रहने भएको छ कक्षा बाह्रको परीक्षालाई एसएलसी भनिनेछ नयाँ शिक्षा ऐनले विद्यालय शिक्षाको तहगत परिवर्तन गरेको अवस्थामा ऐन आएको चार महिनापछि बल्ल शिक्षा मन्त्रालयले नाम टुङ्ग्याएको हो शुक्रबार सरोकारवालाहरूसहित भएको छलफलपछि मन्त्रालयले